देश तथा विदेशका ताजा ताजा खबर तपाईँले भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेघार्सको भिजन न्युज अपडेटमा र हरेक आइतबार दस बजेको समाचार पश्चात म आउनेछु कार्यक्रम मुक्तक माला लिएर आउनेछु छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हाम्रो प्रयास रहनेछ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार म छु मदन भण्डारी प्रविधि समेसनमा कविताजी हुनुहुन्छ तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log in गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ सानी बेचिदिन्छन् अनि ठुली बेचिदिन्छन् सानी बेचिदिन्छन् अनि ठुली बेचिदिन्छन् मूर्खहरू महँगो ताम असुली बेचिदिन्छन् हुन सक्छ म जस्तै यी जडियापतिहरूले पिउनलाई नि श्रीमतीको फुली बेचिदिन्छन् पिउनलाई नि श्रीमतीको फुली बेचिदिन्छन् वाह यो मुक्तक प्रवासी काजी सूर्यबहादुर थापाजीको श्रोता प्रवासी काजी सूर्यबहादुर थापाजीको घर रावतकोट छ जहारमाडी दैलेखो हाल उहाँ बलासिनोर गुजरात भारतमा हुनुहुन्छ मुक्तक थाहा हो नि गजबको लेख्नुहुन्छ यसरी नै कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ हाम्रा नियमित अङ्कमा मिठो माया बोकेर आजको यो कार्यक्रमको यो अङ्क प्रवासी काजी सूर्यबहादुर थापाजीका यिनै लोभलाग्दा मुक्त खराबहरूसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो वषयमा पनि तपाईँहरूले हामीलाई पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक साथैमा छन् सवाल जवाब मुक्तक पनि छ मसँग तपाईँले मुक्तक मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी त्यस्तै Muktakmala at the rate Gmail dot कममा पठाउनु भएको छ म आलो पालो जोड्दै जानेछु मुक्तक यति धेरै पठाउनु भएको छ नि यही अङ्कको लागि भनेर पनि धेरैजना मुक्तकारहरूले मुक्तक पठाउनु भएको छ मैले कार्यक्रममा बोल्दै जाँदा यही अङ्कका लागि भनेरै पठाइएका मुक्त खराबहरू पनि वाचन गर्न भ्याइन भने अब हाम्रो मुक्तक चाहिँ नआउने रहेछ कार्यक्रम सञ्चालकले आज वाचन गरेन भन्ने कसैको पनि मनमा नपरोस् मसँग तपाईँहरूले मायाले पठाउनुभएका मुक्तकहरू मायाले सुरक्षित गरेर राखेको हुन्छु आगामी अङ्कमा बोल्दै बोल्दै जानेछु अहिलेलाई भने म मुक्तक बोल्छु ल दिल बनायो अनि दिमाग बनायो दिल बनायो अनि दिमाग बनायो बहकाउन मन सङ्गीतसँगै राग बनायो बनाउनेले बनायो बनाएर एउटा गल्ती गरियो सुन्दर चाँदनी बनायो अनि त्यसमै दाग बनायो सुन्दर चाँदनी बनायो अनि त्यसमै दाग बनायो पहिलोपटक सुमन सङ्ग्रामजीले चन्द्रपुर तिन रौतहटबाट हामीलाई यसरी सम्झनुभयो सुमन सङ्ग्रामजीका यिनै मुक्त खराबहरूसँगै कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ सीता प्याकुरेलजीको मेचीदेखि महाकाली जोड्ने पुल बन्नुपर्छ मेचीदेखि महाकाली जोड्ने पुल बन्नुपर्छ तराईदेखि हिमाल पुग्ने एउटै बाटो खन्नुपर्छ साना तिना विवादहरू त भइहाल्छन् घरभित्र बाहिर निस्केपछि तर एउटै मनपेट भन्नुपर्छ बाहिर निस्केपछि तर एउटै मनपेट भन्नुपर्छ अनि है यो मिठो मुक्तक सीता प्याकुरेलजीको नीलकण्ठ एक सिउँडीबार धादिङ उहाँको घर हो हाल सातो बाटो ललितपुरमा हुनुहुन्छ पहिलोपटक सीताजीले आफ्ना मिठा मुक्त खराबहरूसँगै हामीलाई सम्झनुभयो तपाईँका बाँकी मुक्तक आगामी बसाइमा म जोड्दै जोड्दै जानेछु अर्को मुक्तक छ श्रोता मसँग रेशमा राणा मगरजीको बन्दकीमा रहेको खेतबारी हेर्न नसकेर बन्दकीमा रहेको खेतबारी हेर्न नसकेर आमाको त्यो फाटेको सारी हेर्न नसकेर मेरो ताई विदेश जाने निर्णय गर्नुभयो बाको काँधमा ऋणको भारी हेर्न नसकेर बाको काँधमा ऋणको भारी हेर्न नसकेर निकै मनै चसक्क बनाउने मिठो मुक्तक जे छ नि घटना नेपाली समाजमा टपक्क र चार हरफमा यसरी बोल्नुभयो रेसमा राणा मगर्जीले सिन्धुली उहाँको घर हो सम्भवतः उहाँ पनि पहिलोपटक नै हुनुपर्छ हामी समक्ष यसरी मुक्तक साथमा आउनुभएको अब पनि श्रोता कार्यक्रममा म पहिलो गीत तपाईँहरू समक्ष राख्न चाहन्छु मसँग शिव अन्जानजीको मुक्तक रहेको छ शारदा नगरपालिका एघार सल्यान उहाँको घर हो हाल उहाँ प्रवासमा हुनुहुन्छ शिव अन्जानजीका मुक्तकरहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई कहिल्यै नछुटिने सम्बन्ध जोड्दैछु अब कहिल्यै नछुटिने सम्बन्ध जोड्दैछु अब तिम्रो र मेरो सबै नाता तोड्दैछु अब तिमीले नै टाढा हुन बाध्य बनाएपछि हाँसी हाँसी नै यो संसार छोड्दैछु अब तिम्रो र मेरो सबै नाता तोड्दैछु अब तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा सजायो पाए तिमीलाई दिल दिँदा सजाए आफ्नै नजरमा कति धोका खाए त्यो हाम्रो प्रेम कहानी बिर्सेर जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा मेरो प्यार सम्झी तिमी मेरो प्यार सम्झी तिमी मेरो प्यार सम्झी तिमी छटपटिनु पर्ला मेरो प्यार सम्झी तिमी छटपटिनु आफ्नो गल्ती सम्झी पछुताउनु पर्ला यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु तिमी सँग कहिले नजिक कसम म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शिव अन्जानजीका मुक्तकरपहरूसँगै श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्चमा सुन्नुभयो कार्यक्रम मुक्तक मालामा सुन्नुभयो आजको यो वसाइमा पनि म तपाईँहरूले नै पठाउनुभएका गुलिया मिठा रसिला फुर्तिला चुस्किला मुक्तकरपहरू लिइरहेको छु बा आमाका खुसीलाई बन्दकी बनाएर बा आमाका खुसीलाई बन्दकी बनाएर बगिरन यी आँखालाई गण्डकी बनाएर रुँदै रुँदै बाध्यतामा प्रदेशिनु परेको हो कालको मुखमा झुन्डिएको जिन्दगी बनाएर कालको मुखमा झुन्डिएको जिन्दगी बनाएर अर्को मनै लुट्ने मुक्तक तपाईँहरू समक्ष राखेँ मैले दिपेन्द्र बहादुर घटालजीको कञ्चनपुर दिपेन्द्रजीको नेपालको ठेगाना हाल उहाँ युएमा हुनुहुन्छ दिपेन्द्र बहादुर घटालजीका यिनै मुक्तकरबहरूसँगै अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ निर्मल राणा चितौरे मगर्जीको म छोड्छु तिमी घटाउँछौ र त हिसाब मिल्दैन म जोड्छु तिमी घटाउँछौ र त हिसाब मिल्दैन फर्ची कागजात पठाउँछौ र त हिसाब मिल्दैन जोड्नु पर्नेलाई घटाउँछौ घटाउनेलाई जोड्छौ आफ्नो मात्र भाउ पढाउँछौ र त हिसाब मिल्दैन आफ्नो मात्र भाउ पढाउँछु र त हिसाब मिल्दैन निर्मल राणा चितौरे मगर्जीको यो मुक्तक रोल्पा जुगार छ धारम खोला उहाँको घर हो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ पारस पासाजीको महकी महकी हवाया कति तिमीले छोट पायौ हिसाब पठाइदेऊ फेरि पनि हिसाबकै कुरा आयो यहाँनिर कति तिमीले चोट पायो हिसाब पठाइदेऊ किन तिमी पछुतायौ हिसाब पठाइदेऊ सबै चिजको सामा तिर्नै पर्छ भने पनि किन तिमीले दिल दुखायौ हिसाब पठाइदेऊ किन तिमीले दिल दुखायो हिसाब पठाइदेऊ पारस पासा भन्नुभएको छ आचा उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ गाई पारसी तपाईँ हामी समक्ष आउनुभएको अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ रुद्र कणेलजीको आफू खुसी मनोमानी आखिर कहिलेसम्म आफू खुसी मनोमानी आखिर कहिलेसम्म सत्ताको यो खिचातानी आखिर कहिलेसम्म स्वाधीनता नै सङ्कटमा पर्न लाएको बेला पार्टी ठुलो देशभन्दा नि आखिर कहिलेसम्म पार्टी ठुलो देशभन्दा नि आखिर कहिलेसम्म ओहो रुद्र कणेला आदर्शजीको यो मुक्तक हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ राप्ती नौचित हुनु उहाँको घर हो मसँग अर्को मुक्तक छ श्रोता विनोद छेत्रीजीको गरिब नि मुखाको कहिले आउँछ सरकार गरिब निमुख आएको कहिले आउँछ सरकार झुप्पडीमा कुन दिन देखि धाउँछ सरकार बाँड्छ झुटो सपना बोलीमा मिठास छरी बिर्सन्छ बोली जब सत्ता पाउँछ सरकार बिर्सन्छ बोली जब सत्ता पाउँछ सरकार हो है सत्तामा पुग्ने सत्तामा पुग्नुभन्दा अगाडि मिठा मिठा कुरा जनता समक्ष बोल्ने सत्तामा पुगेपछि बिर्सने चटक्कै बोल्ने आफ्नै आफ्नै दुनु सोच्याउने काम गर्दै हुनुहुन्छ है खबरदार भन्दै विनोद छेत्रीजीले धनकुटाबाट यसरी चार हरफ कोरेर पठाउनुभयो अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग सुभाष गिरिजीको मुक्तक रहेको छ नुवाकोट उहाँको घर हो सुभाषजी पनि पहिलो पटक नै हुनुपर्छ आज धेरै नवीन नामहरू मैले कार्यक्रममा लिने मौका पाएको छु मलाई पनि खुसी लागेको छ सुभाष गिरिजीका मुक्तक मुक्तकरपरसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई आफ्नै जिन्दगी आफैलाई भार भएको बेला आफ्नै जिन्दगी आफैलाई भार भएको बेला केलाई अर्को जुनियो नै अपार भएको बेला भो नदेखाऊ मलाई अब तिम्रो खोक्रो पिराती तिम्रा यादहरू मुटुरेट्ने तरबार भएको बेला तिम्रा यादहरू मुटुरेट्ने तरबार भएको बेला सुभाषकी रिजिका मुक्त खराबहरूसँगै यो मिठो गीत श्रोता कार्यक्रम मुक्तकमालामा तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा तपाईँ कार्यक्रम मुक्तकमाला नियमित सुन्नुहुन्छ नियमित सुन्ने मन हुँदा हुँदै चाह हुँदा हुँदै पनि छुट्यो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com Chuk Prakash online साहित्यिक पत्रिकाको website W W W dot Chukuprakash dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै युट्युबमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने पनि मुक्तकमालाका सम्पूर्ण अङ्कहरू तपाईँले सुन्न सक्नुहुन्छ अब भने श्रोता कार्यक्रममा भेला भएको छ सवाल जवाफ मुक्तको यो पालिको सवाल जवाफ हामीलाई जयकिसन अधिकारीजी र सीमा कार्केजीले संयुक्त रूपमा लेखेर पठाउनु भएको छ समय चाहिँ मलाई साथ दिनको निम्ति सवाल जवाफ मुक्तकमा टिका पोखरेलजी आइसक्नु भएको छ आजको सवाल जवाफ मुक्तक भने नि जयकिसन अधिकारीजी र सीमा कार्कीजीले संयुक्त रूपमा लेखेर पठाउनु भएको छ जयकिसन अधिकारीजीको घर देवतह रूपन्देही हो सीमा कार्कीजीको घर पाँच लेख्नु भएको छ पुरा ठेगाना उहाँको आएको छैन तामाङ जातिहरूको संस्कृति रे केटी माग्न जाँदा सगुन स्वरूप रक्सी र मासु लगेर केटी पक्षलाई मनाउनु पर्छ रे सोही विषयमा लेखिएको मुक्तक दोहोरी भनेर पठाउनु भएको छ सुरु गरौँ मुक्तकार जय किशन अधिकारीजी र सीमा कार्की बीचको सवाल जवाफ सीमा कार्कीजीबाट साथमा भाले एक माना रौसी लिएर आउनु है साथमा भाले एक माना रौसी लिएर आउनु है नदिएसम्म बामाले हात पल पल धाउनु है घरसम्म हाम्रो बसाउनु पर्छ एकाले यसपाले बाआमाको सामु हाम्रो मायाको गुण गाउनु है बाआमाको सामु हाम्रो मायाको गुण गाउनु है भाले र रक्सी होइन विश्वास लिएर आउनु छ र रक्सी होइन विश्वास लिएर आउनु छ तिम्रो सुन्दर भविष्यको आश लिएर आउनु छ रूढिवादी संस्कृति हटाउनुको विकल्प नहुँदा स्वास्थ्यजन चेतनाको विकास लिएर आउनु छ तिम्रो सुन्दर भविष्यको आश लिएर आउनु छ रौसी र भाले ल्याउनै पर्ने सामाजिक रीत हो रौसी र भाले ल्याउनै पर्ने सामाजिक रीत हो त्यस्तो सगुन स्वीकार्दा बन्ने दुवैको प्रीत हो त्यसैले नभन्नु रूढिवादी रिवाज हो हाम्रो ल्याएको सगुन खानु नै हाम्रो प्रेमको जित हो ल्याएको सगुन खानु नै हाम्रो प्रेमको जित हो ब्राह्मणको छोराले रक्सी मासु नबोकम हुन्न र ब्राह्मणको छोराले रक्सी र मासु नबोकम हुन्न र सगुन पनि तिम्रो बासँगै रक्सी नदोकम हुन्न र सम्झाउ आफै बाबाको मन आफै बुझाइदेऊ प्रेममा समर्पित छौ भने कुलेलाम ठोकम हुन्न र प्रेममा समर्पित छौ भने कुलेलाम ठोकम हुन्न र बाबुआमाको आशिष बिना घर हाम्रो बस्दैन बाबुआमाको आशिष बिना घर हाम्रो बस्दैन फेरि हाम्रो ओठहरूमा कुनै खुसी पनि पस्दैन बाबुआमाको मन्जुरीमा हामीले विवाह गरेदेखि हाम्रो भविष्य पनि अन्यलको भुमरीमा फस्दैन हाम्रो भविष्य पनि अन्यलको भुमरीमा फस्दैन जुनको उज्यालोमा रमाउने छन् कति कति जुनको उज्यालोमा रमाउने छन् कति कति फूल नपाउँदा काँडा समाउने छन् कति कति सामाजिक सहमतिको विकल्पमा सामाजिक सहमतिको विकल्पमा पनि हेर चोखो प्रेमको बिरुवा जमाउने छन् कति कति फुल नपाउँदा काँडा समाउने छन् कति कति भाग्नको लागि यो मन जुटाउँदिन भाग्नको लागि यो मन जुटाउँदिन हुन्छ भागौ भनेर तिमीलाई कुटाउँदिन दिए बा आमाले घरजम गरी बसौँला साथ टुटेनी नत्र याद तिम्रो छुटाउँदिन साथ टुटेनी नत्र याद तिम्रो छुटाउँदिन सहमतिमै घरबार जोड्ने हुन्छ सबको चाहना सहमतिमै घरबार जोड्ने हुन्छ सबको चाहना बाउ आमाले दिएनन् भन्ने बनियो तिम्रो बाहना भाबीले नै लेखेको रहेनछ तिम्रो मेरो भाग्यमा जीवन तिम्रो फलोस फुलोस् यही छ कामना जीवन तिम्रो फलोस फुलोस् यही छ कामना थोरै भिन्न फरक स्वाद मिठो स्वाद आजको सवाल जवाफ मुक्तक दोहोरीमा बस्कनुभयो मुक्तकार जयकिसन अधिकारीजी र सीमा कार्कीजीले दुवैजनालाई यो मिठो साथको निमित्त धेरै धेरै धन्यवाद र मलाई सवाल जवाफ मुक्तकभरि साथ दिनुभयो टिकाजी तपाईँलाई पनि विशेष विशेष धन्यवाद अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुनौँला मसँग राजन कार्कीजीको मुक्तक रहेको छ मोरङ हरैचा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ राजन कार्कीजीका मुक्त खराबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई थाहै छैन अझै नि भाग्य कस्तो छ मेरो थाहै छैन अझै नि भाग्य कस्तो छ मेरो कति सजिलै भन्छु पसिना सस्तो छ मेरो एक्लोपन र पीडाहरू सहँदा सहँदै अब त प्रदेशमा नै जीवन जाला जस्तो छ मेरो प्रदेशमा नै जीवन जाला जस्तो छ मेरो परदेशमा दुख्यो मन दुखाएर परदेशमा खाएर रोए परेल हेरेर रोए खो कार्कीजीका मार्मिक मुक्त खराबहरूसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा सुन्नुभयो रेडियो भिजनमा सुन्नुभयो मदन भण्डारीजी तपाईँहरू समक्ष मुक्त खराबहरू आजको यो व्यवसायमा तपाईँहरूले नै पठाउनुभएका म राखिरहेको छु मनमा अग्निज्वाला अनि आँखामा छ बर्खे छरी मनमा अग्निज्वाला अनि आँखामा छ बर्खे छरी काट्नै धौछ यो जिन्दगी खेप्दै दुःख नाना थरी कसले देख्छ पीडा यहाँ कसले बुझ्छ मेरो व्यथा यस्तो लाग्छ जीवनभरि भइयो पिञ्चडाको चरी यस्तो लाग्छ जीवनभरि भइयो पिञ्चडाको चरी मैले अर्को मुक्तक बोलेँ श्रोता सिटुक्क अर्को मुक्तक बोलेँ मिठो मुक्तक बोलेँ यो मुक्तक जिपिएस शरद पौडेलजीको कैलाली उहाँको घर हो जिपिएस शरद पौडेलजीका यिनै मुक्तक अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ प्रहलाद यात्रीजीको मेरो दुःख सुखमा तिमी सहारा बन्छौ त मेरो दुःख सुखमा तिमी सहारा बन्छौ त अनि सबैभन्दा चम्किलो तारा भन्छौ त सुन त फेरि पनि यही प्रश्न छ प्यारी मेरो गलत बाटोमा तिमी तगारा भन्छौ त मेरो गलत बाटोमा तिमी तगारा भन्छौ त प्रहलाद यात्रीजी पहिलोपटक आउनुभयो सम्भवतः हामी समक्ष कार्यक्रममा विराटनगर एघारबाट उहाँलाई पनि धेरै धेरै धन्यवाद यो मिठो साथको निमित्त अर्को मुक्तक्ष श्रोता मसँग प्रकाश प्रभाकर भट्टराईजीको यी मेरा दुश्मन बरु दुश्मन जस्ता छैनन् यी मेरा दुश्मन बरु दुश्मन जस्ता छैनन् मित्र धोका दिन्छन् अरू दुश्मन जस्ता छैनन् यो सहरको झन्सालभित्र पस्नु मात्र पर्छ कसका आफन्तहरू दुश्मन जस्ता छैनन् कसका आफन्तहरू दुश्मन जस्ता छैनन् प्रकाश प्रभाकर भट्टराईजी इन्द्रेणी पोखरी छ छक्कोटाङमाको घर हो हाल हालमा विराटनगर चारमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ योगराज आचार्यजीको कहिले बम कहिले गोला पड्किएको खबर पाउँछु कहिले बम र कहिले गोला पड्किएको खबर पाउँछु मलाई सम्झी खाएको घाँस अड्किएको खबर पाउँछु देशको माया मुटुभरि बोकी हिँड्या मेरा पति परदेशमा सधैँ मुठु धड्किएको खबर पाउँछु परदेशमा सधैँ मुठु धड्किएको खबर पाउँछु आहा यो लोभलाग्दो मुक्तक योगराज आचार्यजीको मोरङ टाँडी उहाँको घर हो बड मिठो मुक्तक लेखेर उहाँले पठाउनुभयो अर्को मुक्तक छ मसँग जीवन भण्डारीजीको कुकुर बिराला वारिपारी मिल्दै मिल्दैनन् कुकुर बिराला वारिपारी मिल्दै मिल्दैनन् मुसा र त्यो रित्तो भकारी मिल्दै मिल्दैनन् मैले गाउँ बस्ती गर्दै संसार मिलाउन चाहन्छु तर घरभित्रै सासु बुहारी मिल्दै मिल्दैनन् तर घरभित्रै सासु बुहारी मिल्दै मिल्दैनन् मैले गाउँ बस्ती गर्दै संसार मिलाउन चाहन्छु तर घरभित्रै सासु बुहारी मिल्दै मिल्दैनन् त्यस्तो है जीवन भण्डारीजीको यो मुक्तक रामनगर तिन नवल परासी उहाँको घर हो हाल उहाँ थेगु दक्षिण कोरियामा हुनुहुन्छ अब भने श्रोता अर्को एउटा गीत म तपाईँहरू समक्ष राख्न चाहन्छु मसँग निशान मगर्जीको मुक्तक रहेको छ ललितपुर उहाँको घर हो निशान मगर्जीका मुक्त अर्को एउटा साङ्गीतिक शैली तपाईँलाई जिन्दगीका हर खुसी लुट्ने सम्भावना छ जिन्दगीका हर खुसी लुट्ने सम्भावना छ किनकि शरीरबाट मुटु छुट्ने सम्भावना छ बगौलान तिम्रो मायाको बस्ती होसियार मेरो आँखाबाट आँसुको ताल फुट्ने सम्भावना छ मेरो आँखाबाट आँसुको ताल फुट्ने सम्भावना छ निशान मगर्जीका सुन्दर मुक्तकरबहरूसँगै यो मिठो गीत कार्यक्रम मुक्त नालामा तपाईँले सुन्नुभयो तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्तकरबहरू यसरी तपाईँहरू समक्ष राख्दा राख्दै आजलाई भने कार्यक्रमको निर्धारित समय सकिन लाग्यो तपाईँले पठाउनुभएका अझ धेरै मुक्तकरबहरू मसँग छन् सुरक्षित छन् अर्को पाला पक्कै जोड्नेछु तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया दिन मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ कार्यक्रम मुक्तक माला रेडियो बिजन एकानब्बे दशमलव छ मेघार्स भद्रपुर रोड बिर्तामोड झापामा पत्रचार गर्न सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल पठाउन सक्नुहुन्छ एमयुकेटिएके मुक्तक एमएलए माला Muktakmala at the rate Gmail dot com त्यस्तै मुक्तकमाला भनेर तपाईँले सामाजिक सञ्जाल फेसबुकमा गएर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्त गरबहरू प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभए तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त कविताजीलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुका सम्झँदै म मदन भण्डारी जाँदा जाँदै एउटा मुक्तक तपाईँहरू समक्ष राख्न चाहन्छु लाग्छ एकपल पीडा नहुनुपर्ने हो लाग्छ एकपल पीडा नहुनुपर्ने हो कुनै दुःख दर्दाले नछुनु हो देउता पुज्दैमा शैन मिल्थ्यो भने पुजारीजी कहिले नरुनु पर्ने हो पुजारीजी कहिले नरुनुपर्ने हो हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् शुभरात्रि जय मुक्तक संसारैमा तिमी बाहेको छ र मेरो यो संसारैमा तिमी बाहेको छ र मेरो भो नगर शङ्का त्यसै जल्छ फेरि लङ्का त्यसै हो नगर शङ्का त्यसै जल्छ फेरि लङ्का त्यसै एक्लो पार्न नखोज त्यसै माया मर्न नखोज त्यसै यो संसारैमा तिमी बाहेको छ र मेरो छैन कसम मेरो तिमीसँग टाढा बन्ने आँटै छैन कसम मेरो तिमी बिना बाछु भन्ने आँटै छैन कसम मेरो तिमीले नाता तोड्यो भने एक्लो पारी छोड्यो भने जेल रुन्छु होला कि त पागल हुन्छु होला यो संसारैमा तिमी बाहेको छ र मेरो hello welcome friend it's me RJ RJ छौ थाहा छैन कसम तिमीले कति माया गर्छौ थाहा छैन कसम मेरो भर कति पर्छौ थाहा छैन कसम मलाई माया गर मैले जस्तै दुबोहरू फैले जस्तै घाम के हो छाया के हो देखाउनु छ माया के हो यो संसारैमा तिमी बाहेको छ र मेरो